नेपाल रेडियो नेटवर्क हाम्रो पहिचान रेडियो नेटवर्क समाचारको सच्चा पहरेदार विविध रचना वाचन र सृजनाको सैद्धान्तिक बहस कार्यक्रम हरेक मङ्गलबार राति नौ पन्ध्र पछि नेपालवाणी नेटवर्क मार्फत देशैभर एकसाथ प्रसारण भइरहेको छ प्रस्तुता धनराज वास्तविक दशकमा आयु संविधान साढे छ दशकमा आयु संविधान सुबासै बनेर छायो संविधान सुभाषै बनेर छायो संविधान मित्र राष्ट्रहरू सुखै भान मित्र राष्ट्रहरू सुखै भान नेपाली जनताले गायो संविधान नेपाली जनताले गायो संविधान नमस्कार नेपालवाणी रेडियो नेटोको उत्पादन कार्यक्रम फुलबारी डट कम सुनेर बस्नुभएका तपाईँ सम्पूर्ण मित्र मनमा प्राविधिक तर्फका मित्र अमृत कुमार भट्टको साथमा म कार्यक्रम प्रस्तोता धनराज वास्तविकको तपाईँलाई सृजनात्मक हार्दिक हार्दिक स्वागत अभिवादन टक्र्याउन चाहन्छु कार्यक्रम फुलबारी नेपालवाणी नेटवर्कको उत्पादन हो यस नेटवर्कसँग सामेल रहेका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियो स्टेसन मार्फत एकसाथ प्रसारण भइरहेको छ आदरणीय मित्रमन करिब सात दशक भन्नुपर्छ छ दशक पाँच वर्षपछि अर्थात् पैँसठी वर्षपछि हामी नेपाली जनताले जनताको तह र तपकबाट जनताको हातबाट संविधान पाइएको छ यो संविधान बन्नका लागि एक खर्ब सत्र अर्ब चौरात्तर करोडको खर्च भएको छ यो करिब करिब डाटा नै हो भन्नुपर्छ एक खर्ब सत्र अर्ब चौरात्तर करोडको संविधान नेपाली जन जनताले पाएका छन् नेपाली जनताले पाएका छौँ यो खुसीको अवसरमा हामी सबैभन्दा पहिला नेपाली जनतालाई धन्यवाद दिन चाहन्छौँ त्यसपछि नेतागण त्यसपछि अन्य मित्र राष्ट्र लगायत अन्य राष्ट्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ मैले सुरुवातमा पनि गाउने प्रयास गरेँ मित्र राष्ट्रहरूले जेसुकै भने पनि नेपाली जनताले गाइसकेका छन् संविधान साढे छ दशकमा संविधान आइसकेको छ सुभाषै बनेर छाइसकेको छ मित्रमन कार्यक्रम फुलबारी डट कम यति बेला हामीलाई रेडियो धनगढी नब्बे दशमलव पाँच मेगाहर्ज कैलालीबाट सुनिरहनु भएको छ त्यसै गरी हाम्रो मालिका एफएम उनान्सय मेगाहर्ज कैलालीबाटै त्यसै गरी रेडियो माण्डवी सन्तानब्बे मेगाहर्ज प्युठानबाट यो कार्यक्रम सुनिरहनु भएको छ रेडियो नमस्ते बयानब्बे दशमलव आठ मेगाहर्ज बुटोल रूपन्देहीबाट सुनिरहनु भएको छ रेडियो सिद्ध बाबा अन्ठानब्बे दशमलव चार मेघार्जबाट सुनिरहनु भएको छ सिन्धुलीबाट अपी एफएम एक सय छ दशमलव छ मेघार्ज सुखड कैलालीबाट यो कार्यक्रम एकसाथ प्रसारण भइरहेको छ सुनौलो एफएम पोखराबाट एक सय दुई दशमलव दुई मेघार्जबाट यो कार्यक्रम प्रसारण भइरहेको छ अन्य रेडियोको नाम एकैछिन एकैछिन पछाडि लिनेछु आदरणीय श्रोता मित्र तपाईँको बेचमा एउटा कर्णप्रिय साङ्गीतिक आवाज जोड्न चाहन्छु यहाँनिर सम्पूर्ण सम्पूर्ण मनहरूका लागि यो हो सगरमाथाको देश रहेको छ हामी पक्कै पनि सगरमाथाको फेदमा हुर्क्यौँ बढ्यौँ र सगरमाथाको फेद मुनि बसेका छौँ शिशिर योगीले आवाज दिनुभएको छ यस गीतमा बुद्धले नि यही धरतीमा टेके पहिलो पाउ हो बुद्धले नि यही धरतीमा टेके पहिलो पाउ टेके पहिलो पाउ पवित्र यो भूमि माथि आँखा नलगाऊ लगाऊ पवित्र यो भूमि माथि आँखा नलगाऊ यो सागर देश अमर गाथा अमर गाथाको देश भए पनि फरक फरक भाषाले भेष भए पनि फरक फरक भाषाले भेष छैन सगरमा था झुक्ने छैन शिर झुक्ने छैन शिर दुनियाँमा नाम चलेको गोर्खाली हो बीर गोर्खाली हो यो हो अमर वीरको देश यो हो मठ मन्दिरको देश भए पनि फरक फरक जात भे भए पनि फरक फरक जात भे हिमाल पहाड तराई अनि मिची काली हाम्रो संसारमा कहीँ छैन नेपाल भन्दा राम्रो नेपाल यो हो पाखा पहराको देश यो छाया छहराको देश भए पनि फरक फरक धर्म भे भए पनि फरक फरक धर्म भे साङ्गीतिक आवाजपछि तपाईँलाई फेरि फेरि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छौँ बाणी नेटोको उत्पादन कार्यक्रम फुलबारी डट कमको साथमा हुनुहुन्छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न उखाली ओह्राली भन्जाङ चौतारी लेखबेसी गोठा हामीलाई एकसाथ श्रवण गरिरहनु भएको छ आन्तरणीय मित्रमन यति बेला हामीलाई नेपाल बाणी एफएम चौरानब्बे दशमलव नौ मेघार्ज इलामबाट सुनिरहनु भएको छ रेडियो उपत्यका काठमाडौँबाट सतासी दशमलव छ मेघार्जबाट सुनिरहनु भएको छ रेडियो नेपाली आवाज एक सय एक दशमलव आठ मेघार्ज मानमा कालीकोटबाट यो कार्यक्रम सुनिरहनु भएको छ त्यसै गरी अन्य रेडियोका नामहरू एकैछिन पछाडि लिनेछु र देशभरका विभिन्न रेडियो स्टेसन मार्फत सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई आग्रह गर्छु शून्य एक चार छब्बिस सत्र उनासत्तरी शून्य एक चार छब्बिस सत्र उनासत्तरीमा तपाईँले फोन गरेर आफ्ना नोटबुकमा कैद गरिएका ती सृजनाहरू हाम्रो कार्यक्रमलाई ल्याएर अर्थात् नासोको रूपमा ल्याएर हामीलाई मजाले सुनाउन सक्नुहुनेछ हामी मार्फत तपाईँका ती सिर्जनाहरू पाठकको सामु प्रस्तुत गर्नेछौँ मित्रमन एकजना श्रोता आइसक्नु भएको सङ्केत मैले अमृत कुमार भट्टबाट पाइसकेको छु प्राविधिक मित्रले सङ्केत गरिसक्नु भएको छ आजको यो श्रृङ्खलाको पहिलो श्रोता मित्र को हुनुहुन्छ उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि कसको आवाज सुन्दैछौँ हामीले हजुर 9 ललितपुरबाट प्रकाश बमको आवाज प्रकाश बम हजुर प्रकाश जी तपाईँको घर नै ललितपुर कि कतै अन्तबाट पढाइको सिलसिलामा यतातिर हुनुहुन्छ मेरो घर चाहिँ भन्नुपर्दा कालीकोट हजुर कर्णालीमा कर्णालीको कालीकोट होइन हजुर अहिलेको प्रदेश नम्बर छ हजुर एकदमै प्रदेश नम्बर छ प्राकृतिक हिसाबमा निकै सुन्दर छ निकै धनी छ भनिएको छ अनि प्रकाश बमले काठमाडौँमा बसेर के गर्दै हुनुहुन्छ म पढ्छु सानो काम पनि गर्छु पढाइ सँगसँगै काम अनि त्यसै गरी अन्य क्रियाकलापहरू अगाडि बढेका छन् होइन त हजुर अनि कार्यक्रम फुलबारी डट कमलाई कुन नासो बोकेर आउनु भएको छ नि तपाईँले मासु दुईटा मासु ल्याएको छु मैले तपाईँलाई सक्नुहुन्छ भने एउटा मात्रै सुनाउनु होला कि चाहिँ एउटा नासो राम्रोसँग भनिदिनु पऱ्यो अलि लामो होस् तर दुईवटा चाहिँ हामीले समावेश नगरौँ कि भन्ने छ अर्को अरू श्रोताहरूको पनि पालो दिनुपर्ने हुन्छ त्यसो भनेपछि एउटै भन्छु है त हाम्रो कर्णालीको लोक एउटा गजल ल्याएको छु आज चाहिँ विशेष गरी बकैदा तपाईँ हाम्रो कार्यक्रम फुलबारी डट कम भनेको नै मातृभाषाका सिर्जनाहरू समावेश गर्ने कार्यक्रम हो त्यसैले देउडा भाकामा हामी गजल सुन्छौँ तपाईँको तर्फबाट कहिले सोझी सासु कर्न दाउदी छैकी कि बिचारिय कहिले सोझी सासु कर्न दाउदी छैकी कि बिचारिय तमौ खान घर घर धाउँदी छैकी कि बिचारिय कहिले सोझी सासु खन दाउदी छै कि बिचारिय तमु खान घर घर धाउँदी छै कि बिचारिय गुन्यु चोलो चुरा फत्या केही नै भन्दा तेरा पास गुन्यु चोलो चुरा फत्या केही नै भन्दा तेरा पास नासो तुसी पठाया पै पाउँदी छै कि बिचारिय तमु खान घर घर धाउँदी छै कि बिचारिय नपर्नु विदेशका भर नपर्नु विदेशका भएर अन्नबाट फलायन्नु बारिनी रायो चम्सो लाउदी छै कि बिचारिय तमो खान घर घर धाउँदी छै कि बिचारिय निको वचन निकै अन्नु निको वचन निकै अन्नु घर पाउन आएपछि को परायाको आफन्त राउँदी छै कि बिचारिय कहिले सोझी सासुकन डाउँदी दाउँदी कि बिचारिय तमो खान घर घर धाउँदी छै कि बिचारिय अमल लाग्यो पिटी आउँदो डोको बोकी पिटी आउँदो डोको बोकी घाँस दाउरा जाँदाखेरि कमल लाग्यो छाडी भाका गाउँदी छ कि बिचारिय कहिले सोधी सासु कन दाउँदी छ कि बिचारिय तम खान घर घर दाउँदी छ कि बिचारिय हजुर प्रकाशजी हजुर साँच्चै पनि तम खान घर घर धाउँदैछ कि बिचारिया कहिलेकाहीँ सासुकन दाउँदैछ कि बिचारिया निकै सुन्दर सुललित देउडा गजलको साथमा आउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र तपाईँको आवाज कालीकोटबाट नेपालीको आवाज अर्थात् नेपाली आवाज रेडियोबाट सुनिरहनु भएको छ तपाईँको घर आँगनमा चुलो चौकोमा पानी पँधेरोमा आफन्तजनले सुनिरहनु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ आगामी बसाइमा पनि तपाईँको सहभागिताको हामी निम्तो दिन्छौँ अहिलेलाई छुट्टिन्छौँ हौसाइ है यति बेला प्रकाश बम कालीकोटका स्रष्टा हुनुहुन्थ्यो ललितपुरबाट फोन गर्नुभएको थियो र उहाँले आफ्नो सृजना वाचन गरेर जानुभयो देउडा भाकाबाट गजल वाचन गर्नुभयो साँच्चै पनि यति बेला हामी कर्णालीको होस् या सुदूरपश्चिमको देउडा त्यो देउडालाई हामीले यति बेला इलामबाट अर्थात् मेचीबाट रेडियो इलामबाट इलामवाणीबाट हामीले यो देउडा गजल सुन्न र सुनाउन पाएका छौँ हामीले यसरी जोड्न चाहन्छौँ कि पूर्व मेचीदेखि पश्चिम महाकाली उत्तर दक्षिण सबै हामी नेपाली हौँ सबैभन्दा पहिला नेपाली हुनुको अर्थ नेपाली हुनुको सार्थकता हामी आफैभित्रबाट खोज्नुपर्छ भन्ने हामीलाई लाग्छ त्यही भएर त्यही कार्यक्रम तपाईँको बिचमा फुलबारी डट आएको छ फुलबारी डट कममा आफ्ना रचना वाचन गर्नका लागि र आफ्नो सहभागिता जनाउनका लागि शून्य एक चार छब्बिस शून्य एक चार छब्बिस सत्र उनासत्तरीको बाटो भएर आउनुपर्ने हुन्छ यति बेला एउटा कविता वाचन गर्न चाहन्छु एकदम सकारी पिस बारेसी अनहिग रेका आठमा अमरे दिल दिमागका घी घी रेस टाटे लिकय कोही धावा बोलत हय घुटन हय हमारे तनका गम हय हमारे वतनका साँच्चै पनि मदनी कुमार केवलको अवधि भाषामा कविता वाचन गर्ने प्रयास गरेँ एका बिहानै पछाडिबाट अँध्याराको आटले मेरो दिल दिमागलाई बिस्तारै छामछुम पारेर कोही धावा बोल्न खोज्दैछ कोही धावा बोल्न खोज्दैछ उकुस मुकुस तेरो तन मातृभूमिको ममा चिन्तन मातृभूमिको ममा चिन्तन शकुनीको कुटिल चालले द्रौपौदीको चिरहरण भयो द्रौपौदीको चिर हरण भयो यसै गरी मलाई कौरवका सेना पछाडिबाट पराजित गर्नका लागि कुम्भकर्णको निन्द्राबाट बिउजिएको छ एक धारको दुईमुखी तरवारले बरु बम बारुदको आडमा ऊ बम बारुदको आडमा ज जनगणको अधिकार लुट्न ऊ तत्पर छ यो धरतीमा अर्थका कुरा वर्जित छ यो यो मस्तिष्कमा अनर्थ केवल भइरहेको छ यो ज्यादै विकृत प्रवृत्ति हो दानव होइन साँच्चै पनि मदनी कुमार केवलको कवितामा हामीले आवाज मिसायौँ पक्कै पनि तपाईँका बिचमा हामीले यो कार्यक्रमलाई समावेशी बनाउने कोसिस गरिरहेका छौँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मातृभाषी कविता गजल जुनसुकै तपाईँका सिर्जना हुन् अर्थात् नेपाली भाषामा पनि आफ्ना कुनै पनि सिर्जना छन् भने लिएर आउनुहोस् शून्य एक चार छब्बिस सत्र उनासत्तरी शून्य एक चार छब्बिस सत्र उनासत्तरी तपाईँलाई मैले यो बाटो भएर आउनका लागि निम्तो दिन चाहन्छु तपाईँको बेचमा केही गजल वाचन गर्न चाहन्छु हामीले तपाईँका बिचमा गजल बाटिका भन्ने पत्रिका दुई हजार अडसट्ठीमा प्रकाशित भएको थियो सुर्खेतबाट यो पत्रिकामा समावेश भएका केही गजल उठाउन चाहन्छु पदम रावत अन्यलको गजल उठाउँदैछु यति बेला मालिका साथ दैलिकका स्रष्टाको गजल हो तिम्रो न्यानो स्पर्श कहाँ लुकाउँ म तिम्रो न्यानो स्पर्श कहाँ लुकाउँ म घच घचाउने गर्छ कहाँ लुकाउँ म बिर्सी सारा दुनियाँ अङ्गालोमा बेरिएको त्यो सुनौलो वर्षा कहाँ लुकाउँ म तिमी सहजै बोल्यौ चिरेर यो छाती तिनै सैतानको डर छ कहाँ लुकाउँ म तिम्रो सानो स्पर्श कहाँ लुकाउँ म तिम्रै हातले प्रहार छातीका यी दर्द आज भन्नै पर्छ कहाँ लुकाउँ म भन्यौ जुन दिन बिर्सिदेऊ अन्यल याद नजिक सर्छ कहाँ लुकाउँ म तिम्रो न्यानो स्पर्श कहाँ लुकाउँ म घचघच्याउने गर्छ कहाँ लुकाउँ म साँच्चै पनि पदम राउत अन्यलको गजल हामीले वाचन गऱ्यौँ मालिका साथ दैलिकका गजल स्रष्टाको गजल हो यति बेला हामीलाई रेडियो तुल्लु एक सय एक मेघार्ज एक सय एक दशमलव चार मेघार्ज बाट सुनिरहनु भएको छ दैलेखबाट रेडियो पौरखी नब्बे दशमलव चार मेगाहर्च बाजुराबाट सुनिरहनु भएको छ रेडियो सुदूर आवाज पन्चानब्बे मेगाहर्चबाट सुनिरहनु भएको छ डणेलधुराबाट सामुदायिक रेडियो रेडियो मुगुबाट एक सय सात दशमलव चार मेगाहर्चबाट सुनिरहनु भएको छ मादी सेती एफएम एक सय पाँच दशमलव आठ मेगाहर्चबाट पनि यो कार्यक्रम सुनिरहनु भएको छ अर्को श्रेष्ठलाई हार्दिक स्वागत छ हजुर नमस्कार हेलो नमस्ते नमस्कार हजुर कहाँदेखि कसको आवाज सुन्दैछौँ हामीले हजुर म चापाकोट स्याङ्जाबाट स्वर्णिम सयात्री स्याङ्जाबाट है हजुर स्वर्णिम सयात्री भन्नुभयो हजुर आराम हुनुहुन्छ दादा म चाहिँ एकदमै आराम छु तपाईँलाई हजुर म आराम छु अनि स्याङ्जामै हुनुहुन्छ कि काठमाडौँतिर हुनुहुन्छ हजुर म यति बेला स्याङ्जा आइपुगेको छु स्याङ्जा हुनुहुन्छ है अनि स्याङ्जाको हालखबर के छ तलमाथि वरपर गरे दाई अनि गरे भाउजू सबैलाई सन्चै छ है हजुर एकदम सबैजना आराम हुनुहुन्छ अनि त्यति टाढाबाट हामीलाई सम्झिनु भएको छ अनि कार्यक्रम फुलबारी डट कमको नाममा के नासो बोकेर आउनु भएको छ नि हजुर म केही मुक्तक सुनाउँछु मुक्तक सुनाउनुहुन्छ हुन्छ तपाईँका मुक्तक हामी सुन्छौँ श्रोतालाई सुन्नका लागि विनम्र अनुरोध गर्छौँ सुरु गर्नुहोस् तपाईँका मुक्तकहरू है हजुर म पहिलो मुक्तक सुरु गर्छु जुटाई एकता बाप सिमाना कटाउन सकियोस् जुटाई एकता बाप सिमाना कटाउन सकियोस् प्रत्येक सानो मुटुभित्र सिङ्गै देश कटाउन सकियोस् जुटाई एकता वैरभाव सिमाना कटाउन सकियोस् प्रत्येक सानो मुटुभित्र सिङ्गै तपाईँको आवाज हामीले पहिला पहिला सुन्यौँ त्यसपछि अहिले एकदमै कम कम सुन्दै गएको परिस्थिति छ फेरि एकचोटि बोल्नुहोस् भन्छु म हेलो आदरणीय श्रोता मित्र समय भन्नुपर्छ समयले पर्दा हालेको बेला कसको किनै लाग्छ र निकै सुन्दर मुक्तका साथमा स्वर्णिम सहयात्री स्याङ्जाबाट आउनुभएको थियो निकै सुललित आवाजमा आफ्ना सिर्जना भाषण गर्दै हुनुहुन्थ्यो जिन्दगी सिङ्ग सङ्घर्षको म्याराथुन हो सायद यो भनाइमा कसैको दुई मत हुन सक्दैन जीवन एउटा सङ्घर्षको दौडाइमा व्यक्ति कहिले किनारामा पुग्छ त कहिले दौडको सागरमा गन्तव्यको झिनो आशा लिएर घुटु घुटु पानी पिउँछ हुँदै फ्याट फ्याट पगिटा चलाएर सकेसम्म प्रयास गरिरहेको हुन्छ आँखाभरि सफलताको सगरमाथा ठडाएर व्यक्ति दौडिन खोज्छ दौडिने क्रममा खुट्टा लर्खराउनु स्वाभाविकै हो तर लर्खराएका खुट्टाहरूमा कलमको अडेस बनाएर उभिनुको सट्टा लम्पसार परेर सफलताको भेक माग्नु जस्तो एउटा लाचार काम कुनै पनि छैन त्यसैले हामी नेपाली हौँ भन्ने भावनाका सुन्दर मुक्तक वाचन गर्दै हुनुहुन्थ्यो पुरै आवाज हामीले सुनाउन सकेनौँ क्षमा चाहन्छु अर्को श्रोता आउनुभएको छ स्वागत छ हजुर नमस्कार वारी हुन्छ पारी हुन्छ अनि गाडाभरि तरकारी हुन्छ साहित्यको तिर्खा मेटाउने थलो वारी हुन्छ पारी हुन्छ अनि गाडाभरि तरकारी हुन्छ साहित्यको तिर्खा मेटाउने थलो नेपाल वाणीको फुलबारी हुन्छ दाइ नमस्कार मिरा सङ्कल्प आज तपाईँको यो आवाज दोस्रोचोटि सुन्दैछु तर तपाईँको आवाज मैले चिन्न सकेँ मिराजी के साल खबर तपाईँको एकदम ठिक छ भाइ अनि हजुरको केसमा साह्रै खुसी लाग्यो दोस्रो पटक पनि फोन लागेर सहभागिता जनाउनु पाएँ योभन्दा गर्वको विषय अर्को कुनै न छैन भाइ सुन्दर मुक्तका साथ आउनुभयो तपाईँको सुन्दर यो उपस्थितिलाई हामीले कदर गर्छौँ सम्मान गर्छौँ हाम्रो साथ सहयोगलाई तपाईँको साथ सहयोगलाई हामीले स्वागत गर्छौँ अनि मिरा सङ्कल्पजी आजभोलिका दिनहरू कसरी बेच्दैछन् आजभोलिको दिनहरू कलेज गएरै बितेका छन् थोरै थोरै साहित्यमा पनि अलिअलि कलम चलाए तर त्यसको अन्यल अवस्था थियो केही हदसम्म अलिकति साम्य भएको छ त्यस्तै सधैँ पढेरै बितेको छ अहिले त खासै त्यस्तो सुनाइहाल्नलाई केही छैन अनि दाई हजुरहरूको के छ हाम्रो हाम्रो पनि एकदमै ठिक छ अनि आजकल कुन पुस्तकहरू पढिरहनु भएको छ आज म आजकल मैले एउटा विदेशी पुस्तक लेखकको पुस्तक पढाएको थिएँ त्यो पनि नामै बिर्सेँ तर हजुरको एउटा पुस्तक पढ्न पाएको छैन जुन अनुमति बिना प्रवेश निषेध तर कुनै दिन म पढ्नेछु अवश्य पढ्नेछु धेरै धेरै धन्यवाद छ अनुमति बिना प्रवेश निषेध बजारमा छ मैले लेखेको उपन्यास हो यो विज्ञापन गरे जस्तो हुन्छ हामी यहाँभन्दा धेरै कुरा गर्दैनौँ मिरा सङ्कल्पको आजको नासो चाहिँ श्रोता वृन्दलाई सुनाउन प्रयास गर्छौँ र हजुर जस्तै एउटा सशक्त साहित्यमा कलम चलाउने व्यक्तिले प्रोग्राम चलाउनु भएको छ र हजुरको आवाज मार्फत हाम्रो आवाज जोडेर हामीले विभिन्न कुना काप्चामा पुर्याउन भएको छौँ हामी अत्यन्त हर्षित छौँ गर्वित छौँ र यस कार्य सफलताको यस कार्यक्रमको सफलताको शुभकामना र निरन्तरताको पनि कामना गरेँ मैले धेरै अलिकति मात्र बोले ठिकै छ म एउटा कविता भर्खरै मात्र लेखेको छु त्यही सुनाउँ है हुन्छ हुन्छ सुरु गर्नुहोस् तपाईँको कविता अलि लामै होला त्यसमा के गर्ने हुन्छ वाचन गर्नुहोस् कविता हो अलि लामै हुन्छ शीर्षक छ परिवर्तनको बिहानी आमा आज त त्यो तिम्रो रातो ओठ पनि मुस्कानका मसिले पोतिएका होला आमा आज त त्यो तिम्रो रातो ओठ पनि मुस्कानका मसिले पोतिएका होला विपुल युद्धको रगताम्य भूमिलाई अधिकारको कुचोले थमाइँदैछ यही माटोमा नियम नियम कानुन केवलका चेपमा निसासिने छैनन् अब तिम्रो शरीरका कुना कुनामा तिम्रा शरीरका कुना कुनामा हिमालले आफ्नो चमकता संसारैभरि फैलाए जसरी फैलाउन पालो पर्खिरहेछन् परिवर्तनका कोपिलाहरू उनको पातैभरि थाहा छ थाहा छ तिम्रो आँखा खुसीले शिला भएका छन् पहिले अध्यारो झुपडीमा बेरिएर आँसुको मुहान सुकाएकी थियौ कहिलेकाहीँ मात्र पाक्थ्यो दुबका कराई र दाउराहरू आगो पनि कहाँ सधैँ बल्थ्यो र आगो पनि कहाँ बल्थ्यो र भएको एक्लो छोरो पनि माला पहिर्याएर परदेश लत्किएको थियो टिका पनि आँसुले नै मुछेको भन्दै थियो तिमीलाई अब ती अब ती आँखाले बाकसको लास पल्टाइ पल्टाइ गर्ने दिन पग्लिँदैछ आफ्नै हातले सलाई कोरेर खोल फेरिएको संविधान होइन खोल फेरिएको संविधान होइन हृदय फेरिएको परिवर्तन आउनेछ टाउको टोपी फेरिने फेरिएर हुँदैन टाउको टोपी फेरिएर हुँदैन सोचाइ फेरिनुपर्छ अब प्रत्येकको मुहारमा जसिलो बिहानीको सुवासले झरी बर्साउँदै थालहरू पतिला हुनेछन् ओत लाग्ने पालले अनि विश्राम पाउनेछन् ती पुरानो बोरामा पनि नयाँ धागो फेरिने छन् कसौटीका खोले पनि स्वादिलो बन्नेछन् उत्रिएर बसेका सडकले सियो अनि धागो पाउनेछन् सजिलै चिप्लिनेछन् ती पाङ्राहरू फोहोर बोक्ने पोका पोकी रहनेछन् दुर्गन्धको शरीर अन्याउँदै एउटा छुट्टै कार्पेट मुनि नाकको नजरलाई खोल ओढाएर यस्तै यस्ता सपनाहरू चुहिएको पाली जसरी वर्षामा भिजिरहेका थिए वर्षामा भिजिरहेका थिए कराली भुकाएर बगरका किट्टी जसरी घाममा सिकाएको समय कहाँ बिर्सेको छ र संविधान देख्नै नपाई यो उमेर मैन जसरी पग्लिएर मिल्किने भयो भने कि होइन तिमीले अब ती बलिया चट्टान उदिनेर हरिया हार निकालिनेछ जन्माइनेछ यस गुम्बाको भिडमा अस्पतालका ताँतीहरू सूर्यका किरणले पगालेर बगाइनेछ रोगका प्लास्टिकहरू तिनै पुराना विचारसँगै अब जुनसुकै शब्द शब्दको अर्थ हुनेछ सबैको हृदयमा बाक्लिनेछ खुसीका पसिनाहरू सबैको हृदयमा बाक्लिनेछ खुसीका पसिनाहरू माटो माटो हुनेछ बारुद र रगताम्मे बारुद र रगतले चिसिने छैन यो भूमि तरवार र युद्धले खोज्ने पनि छैन तरवार र युद्धले खोज्ने पनि छैन हस् भाइ हस् धन्यवाद फेरि फेरि भेटौँला है हस् नमस्ते नमस्कार यति बेला मिरा सङ्कल्पको निकै परिवर्तन शीर्षकको सन्देश वाहक कविता हामीले वाचन उहाँले वाचन गर्नुभयो हामीले सुन्यौँ हाम्रा प्यारा प्रजाको शासन अब उपरान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होस् भन्ने हाम्रो पहिलो इच्छा र निर्णय भएकाले पक्कै पनि यो शब्द मैले जुन बोलेँ तत्कालीन राजा त्रिभुवनले दुई हजार सात सालमा प्रजातन्त्र स्थापना भएपछि देशवासीको नाममा गरेको सम्बोधनको एक अंश हो आज परिवर्तनको नाममा मेरा सङ्कल्पले जुन कविता वाचन गर्नुभयो साँच्चै पनि एउटा बालक किन दौडिन चाहन्छ किन आफै स्वतन्त्र भएर बाँच्न चाहन्छ यसको उत्तर सायद सबैलाई महसुस भएकै कुरा हो मानिस हुनुको अर्थ पराजित भएर बाँच्नु होइन भन्ने त्यो बालकलाई आभास भएको हुनुपर्छ सायद किनकि उभिन चाहन्छ उभिन सक्दैन दौडिन चाहन्छ दौडिन सक्दैन सके जति घस्रन्छ एकदमै बामे सर्छ ऊ केवल आफ्नो लामो जिन्दगी स्वतन्त्रपूर्वक बाँच्न चाहन्छ उसका लर्खराएका खुट्टा र घिस्रिएका चोटपटक लागेको ठाउँमा मलम लगाउने निस्वार्थी आमाको पनि त्यत्तिकै महत्त्वपूर्ण खाँचो हुन्छ हो मित्र दौडाइका क्रममा खुट्टाहरू लर्खनाउनु स्वाभाविकै हो जब हामी घिस्रिनेछौँ तब तपाईँहरूको साथ अवश्य पनि चाहिनेछ भनेर जसले सङ्कल्प गरेका थिए जसले सङ्कल्प गरेर अगाडि बढेका थिए आज सफल भएका छन् पक्कै पनि यति बेला मलाई आग्रह गर्दै हुनुहुन्छ अमृतजीले एउटा साङ्गीतिक कणप्रिय व्यञ्जना जोडौँ भनेर उहाँको आज्ञालाई स्वीकार गर्छु यहाँनिर साङ्गीतिक अभिव्यञ्जना जोड्छु त्यसपछि म आउँछु हाम्रो साथमा रहनुहोला आगो बिन मुठु किन यति साह्रै जल्दैछ छिया छिया पर्दै मन भित्र भित्रै बोल्दैछ आगो बिन मुठु किन यति साह्रै जल्दैछ छिया छिया पर्दै मन भित्र भित्रै बोल्दैछ दे देना दे देना देना मेरी जिंदगी को सपना टूटे सारा खुशी घरू पुगे कता दुख बचे सारा आदरणीय मित्रमन तपाईँको बिचमा उत्तम विष्टको सुमधुर आवाजमा सजिएको साङ्गीतिक अभिव्यञ्जनाका केही अंशहरू हामीले सुनायौँ पक्कै पनि उत्तम विष्टको यो सुमधुर आवाजमा मनोरञ्जन मिल्यो होला प्राप्त भयो होला मैले यही आशा लिएको छु म आस्थाको आँगनमा आस्थाको सारङ्गी बोकेर म आस्थाको आँगनमा आस्थाको सारङ्गी बोकेर सारङ्गीको तालमा ताल मिलाउँदै नाचिरहेछु गाइरहेछु आस्थामा पसिना बगाउँछु आस्थामा आँसु खसाउँछु आस्थामा पसिना लगाउँछु आस्थामा आँसु खसाउँछु यसर्थ यसर्थ छातीमा आस्था दुख्छ रेटिएको सारङ्गी दुख्छ रेटिएको सारङ्गी दुख्छ म आस्थाको आँगनमा आस्थाको सारङ्गी बोकेर दुखाइको कुनै महसुस हुन्न पीडाको कुनै अनुभव हुन्न पीडाको कुनै अनुभव हुन्न दुखाइलाई पीडालाई पनि आस्थाको सुर उराल्न मन लाग्दो हो दुखाइलाई पीडालाई पनि दुखाइलाई पीडाइलाई पनि आस्थाको स्वर उराल्न मन लाग्दो हो आस्थाको सारङ्गीमा भोकमरीको बढौली पोतेर भोकमरीको बुढौली पोतेर आस्थाको गीत पस्कन्छु आस्थाको गीत पस्कन्छु कारुणिक कथा उकल्छु आस्थाको सारङ्गीमा म आस्थाको आँगनमा आस्थाको सारङ्गी बोकेर सारङ्गीको तालमा ताल मिसाउँदै नाचिरहेछु गाइरहेछु आदरणीय मित्रमन तपाईँको बेचमा काशीराम बिरजको एउटा निकै सन्देशवाहक कविता वाचन गरेर सुनाएँ यो रात्रिकालीन बसाई हो फुलबारी डट कम नेपालवाणी नेटोको उत्पादन यति बेला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न स्थानीय स्टेसन रेडियो स्टेसन मार्फत यो कार्यक्रम सर्वण गरिरहनु भएको छ शून्य एक चार शून्य एक चार छब्बिस सत्र उनासत्तरी शून्य एक चार छब्बिस सत्र उनासत्तरीको यो बाटो भएर तपाईँलाई स्वागत गर्न हतारिएका छौँ यो बाटो भएर आउनका लागि अनुरोध गर्छौँ शून्य एक चार छब्बिस सत्र उनासत्तरीमा आफ्ना रचना वाचन गर्नका लागि उपस्थित भइदिन यो बाटो भएर आइदिनका लागि हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छौँ यति बेला एकजना मित्र आउनुभएको सङ्केत मैले पाएको छु अमृतजीसँग कुराकानी गरिरहनु भएको छ यति बेला देशभरका विभिन्न रेडियो स्टेसन मार्फत प्राविधिक मित्रले साथ दिइरहनु भएको यो परिस्थितिमा तपाईँ सम्पूर्ण प्राविधिक मित्रलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु एकजना मित्र हुनुहुन्छ उहाँलाई हार्दिक स्वागत छ हजुर नमस्कार है हजुर नमस्ते नमस्कार कहाँदेखि कसको आवाज सुन्दैछु सुन्दर सुदूरपश्चिमको धनगढीदेखि उषा वन्दना ऐर बोल्दैछु उषा सम्झना भन्नुभयो उषा वन्दना ऐर उषा वन्दना ऐर होइन त हजुर धनगढीमा बसेर धनगढी रेडियो धनगढीबाट हामीलाई सुन्दै हुनुहुन्छ हो अवश्य पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकसाथ प्रसारण भइरहेको कार्यक्रम फुलबारी डट कम तपाईँ हाम्रै कार्यक्रम हो यस कार्यक्रमलाई समावेशी बनाउनका लागि हामीले मातृभाषाका सृजनाहरू भए झनै हामी धेरैभन्दा धेरै धन्यवाद दिन्छौँ धेरै स्वागत गर्छौँ तपाईँले आज यो कार्यक्रमका लागि किन आँसु बोकेर आउनु भएको छ उषाजी हजुर आज एउटा गजल सुनाउन चाहन्छु आफ्नो मातृभाषाको त छैन अहिले हुन्छ सुरु गर्नुहोस् तपाईँको गजल है त हजुर सुरु गर्छ है त खण्डहर यो धरती प्यारो गुम्सेको आकाश प्यारो बेमौसममै बर्सिएको आँखाको बर्सात प्यारो कोही भन्छन् साध प्यारो कसैको गोधुली प्यारो मेरो कथा समेटेको अधुरियो रात प्यारो घरिघरि घटघट्याउने अतीतको याद प्यारो ज्यारोसँग छाटिएको मौन मौन रात प्यारो मुटुभित्र घाउ प्यारो गोरेटोमा काँडा प्यारो बेथा सार्न एकान्तमा बोतलकै मात प्यारो खण्डहर यो धरती प्यारो गुम्सेको आकाश प्यारो बेमौसममै बर्सिएको आँखाको वर्षात प्यारो बेमौसममै बर्सिएको आँखाको वर्षात प्यारो उषाजी सुन्दर गजलको साथमा आउनुभयो सुन्दर सुदूरपश्चिम धनगढीबाट राम्रोसँग दिन बिताउनु होला बाँकी पल शुभ रहोस् सुटिन्छौँ हस् नमस्कार है नमस्ते उषा वन्दना ऐर आउनुभएको थियो धनगढीबाट तपाईँलाई पनि आग्रह गर्छु शून्य एक चार छब्बिस सत्र उनासत्तरी एकजना कलरलाई मात्रै लिनेछौँ एकजना कलर पनि आइसक्नु भएको यो परिस्थिति छ तर फोन कटेको सङ्केत पाएको छु सायद कोही मित्रले फोन लगाउन खोजिरहनु भएको होला नेटवर्कले काम नगरेको पनि हुनसक्छ यो बाध्यता छ साँच्चै पनि हामी शीतका थोपाहरूसँग लडीबुडी खेल्ने दिन पनि आइसकेको छ करिब करिब असोज महिनाको आज त पाँच गते पनि भइसकेको छ दसैँ तिहारहरू पनि आउँदैछन् नेपालीका महान यी यी पर्वहरू हुन् एकजना मित्र आउनु भएको छ उहाँलाई स्वागत गर्छु त्यसपछि केही बोलाउँला हजुर नमस्कार हजुर दाइ नमस्कार हजुर कहाँदेखि कसको आवाज हजुर म कञ्चनपुरदेखि दिपक धामी कञ्चनपुरबाट दिपक धामी होइन हजुर दिपकजी कञ्चनपुरबाट हामीलाई सम्झिनु भएको छ आज कार्यक्रम फुलबारी डट कम सुनिरहनु भएको अवस्था छ है हजुर एकदमै सुनिराखेको छौँ रेडियो धनगढी धनगढीबाट प्रसारण भइराखेको छ धेरै धेरै धन्यवाद छ रेडियो धनगढीलाई धनगढीबाट धेरै साथीहरूले फोन गर्नुभयो आज कैलालीबाट भन्नुपर्छ उतातिर कञ्चनपुरबाट दिपकजीले फोन गरिरहनु भएको छ आज कार्यक्रम फुलबारी डट कमको नाममा के नासो बोकेर आउनु भएको छ हुन्छ तपाईँको भावना छोटोमा सुनाइदिनु होला हामीसँग समय कम छ है त दिपकजी उठाउँ सुदूर नेपाललाई एक बनाऊ उठाउँ सुदूरपश्चिमवासी नेपाललाई सुन्दर सुदूरपश्चिम बनाऊ हिमाल पहाड तराई सबै मिली एकजुट हौ हिमाल पहाड तराई मिली एकजुट हौ कञ्चनपुरबाट आउनुभएको थियो दिपक धामी अब हामीले फोन लिन सक्दैनौँ फोन गर्ने प्रयास नगरिदिनु होला फोन गर्नुभयो फोन लगाएर आफ्ना सिर्जना वाचन गर्ने सबै सबै साथीलाई धन्यवाद दिन्छु सबै साथीले प्रयास गर्नुभयो जस जसको फोन लागेर पनि आफ्ना रचनाहरू वाचन गर्न पाउनु भएन तपाईँलाई पनि हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु र हामी कार्यक्रमको अन्त्यमा आएका छौँ अन्त्यमा भन्न चाहन्छु कार्यक्रमको निर्धारित समय सकिएको छ कार्यक्रमको किनारामा आइसकेको जानकारी प्राविधिक मित्रले दिइसक्नु भएको छ फेरि भेट गर्न यात्राका लागि आज छुटिनै पर्ने हुन्छ छुट्टिएर जानु पूर्व आजको बसाइ तपाईँलाई कस्तो लाग्यो राम्रो लाग्यो अरू साथीभाइलाई भनिदिनु होला केही सुझाव सम्माने हामीलाई लेखी पठाउनु होला त्यसका लागि कार्यक्रम Phulbari dot com Nepalvani network Tripureshwar काठमाडौँको ठेगानामा पत्रचार होला यो मेरो आग्रह हो त्यसै गरी फेसबुक पेज धनराज वास्तविक र फुलबारी डट कममा फलो गरेर पनि आफ्ना सिर्जना आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया दिनुहुनेछ र ती प्रतिक्रिया हामीलाई अगाडि बढ्ने मार्गदर्शकको रूपमा भूमिका खेल्नेछन् भन्न चाहन्छु जाँदा जाँदै कोही मित्र बिरामी हुनुहुन्छ भने शीघ्र लाभको कामना गर्छु औषधि सेवन नगरिकनै सुत्ने तर्खर गरिरहनु भएको छ अर्थात् सुतिसक्नु भएको छ भने पनि आफन्त कोही मित्रले यो कार्यक्रम सुन्नुभएको छ भने उहाँलाई उठाएर पनि औषधि सेवन गराइहाल्नुहोस् यो मेरो आग्रह हो भविष्यका फुलहरू भनेका आजका बालबालिका हुन् नानी बाबुहरू हुन् उनीहरूको शिक्षा दीक्षा र उनीहरूको स्याहार सम्भार गर्नु हाम्रो कर्तव्य हो त्यसै गरी बुढापाकाहरूको पनि हामीले सम्हार गर्नुपर्छ साँच्चै पनि हामीले स्याहार सम्भार गर्नु कर्तव्य ठान्नुपर्छ यो कुरा पनि जानकारी गराउन चाहन्छु हरेक समयलाई आफूलाई हरेक समयमा आफूलाई सुरक्षित तरिकाले अगाडि बढाउनुहोस् भन्ने सल्लाह दिँदै कुनै यात्रा गर्दै हुनुहुन्छ शुभयात्रा भन्छु यति कामना गर्दै आज दिनभरि गरेका कामको समीक्षा सँगसँगै भर्खरै प्रसारण भएको कार्यक्रम फुलबारी डट कमको पनि समीक्षा गर्दै गर्दै सुत्ने तर्खर गर्नुहोला भन्दै यो नेपालवाणीको केन्द्रीय स्टुडियोबाट प्राविधिकतर्फ बसेर साथ दिनुभयो अमृतजीलाई हार्दिक धन्यवाद र देशभरिका एफएम स्टेसनबाट साथ दिने प्राविधिक साथीलाई पनि हार्दिक धन्यवाद सुनेर साथ दिने सबै सबैलाई धन्यवाद यस कार्यक्रममा बजेका गीत सङ्गीतका स्रष्टा द्रष्टा सबै सबैमा हार्दिक हार्दिक धन्यवाद दिँदै कलम बनेर ज्ञान बाँडौँ गुलाब बनेर प्रेम धनराज वास्तविक बिदा हुन्छु आउँदा जाँदा लाउँला पिराती नमस्कार शुभरात्रि बने को पहराले मेरो बगे को सहरा रगतमा मेरो मजल में ठाकुराम खेलने मझुकने न झुकने नेपाल को छोड़ो मझुकते न झुकने नेपाल को छोड़ो होसे को रोटी मेरो